हरिया दाइले बिसाउने भारी सुनमाया डाँडैको चौतारी नमस्ते म लोकदोरी गायक विष्णु खत्री तपाईँले हेर्दै हुनुहुन्छ गुल्मी न्युज डट कम नमस्कार स्वागत तथा अभिवादन कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर यस रेडियो सहित देश विदेशका विभिन्न एघारवटा रेडियोबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय तिन श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौ श्रीमान जेलमा श्रीमती आफ्नै जेठाजुसँग टाप कसेपछि नाबालकहरूको बिचल्ली अनि नियमित स्तम्भ जीवनको गोरेटोमा धोकेबाज प्रेमीद्वारा तनावमा परेकी एक महिलाको जीवन कथा सुनाउने छौ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सहयोग सम्बन्धी खबर सुनाउ सहयोगदाताकै आवाजमा हेलो नमस्कार हजुर नमस्कार विष्णु प्रसाद सापकोटा बोल्नुभयो होइन हजुर म विष्णु प्रसाद सापकोटा सर्वप्रथम तपाईँको घर ठेगाना सबै बताइदिनुहोस् न मेरो घर चाहिँ गुल्मी वामी रुपे हजुर अहिले चाहिँ यहाँ बिरदा आश्रम आज तपाईँले कोष स्थापना गरिदिनु भयो अरे होइन वृद्ध वृद्धहरूको उपचारका लागि र अन्य समस्या समाधानका लागि गरिदिनु भयो अरे होइन कसको स्मृतिमा तपाईँले यो कोष स्थापना गर्दै हुनुहुन्छ वृद्धहरूका लागि हजुर मैले चाहिँ यो मेरो स्वर्गीय भाइ नरहरी सापकोटाको स्मृतिमा मैले चाहिँ एउटा यहाँ चाहिँ कोष स्थापना गरेको छु योभन्दा अगाडि पनि म चाहिँ जापानमा कार्यरत छु अहिले उहाँबाट नै यो अक्षय कोष स्थापना गर्ने भनेर म घोषणा गरिसकेको थिएँ त्यसलाई चाहिँ सरसरी यहाँ आएर चाहिँ चाहिँ हाम्रो आश्रम अधिपति तथा चाहिँ यहाँका समितिका सचिव पारेश्वर ढकालज्यू अनि अन्य सदस्यहरूसँग चाहिँ एउटा चाहिँ परामर्श गरी हामीले चाहिँ के बनाइयो भनेदेखि यहाँ बिर्दा बिर्दा उपचार तथा सहयोग कोष भनेर खडा गरियो हेर्नु त्यो कोष हजुर हजुर भन्नु त्यो कोष चाहिँ दस हजारबाट सुरु गरियो हजुर यसलाई चाहिँ निरन्तर दिँदै यहाँ चाहिँ यसलाई चाहिँ कस्तो एउटा चाहिँ खुल्ला गरायो हामीले भने यहाँ आएका भक्तजन देश विदेश अनि चाहिँ जो पनि इच्छुक हुनुहुन्छ उहाँहरूले त्यही कोषमा पैसा जम्मा गरी उहाँहरूले चाहिँ एउटा औषधि उपचार भ्रष्टाचार तथा अन्य मलाई बिर्दा बिर्दाहरूलाई चाहिँ भइपरि आउने चाहिँ समस्याको लागि चाहिँ समाधान होस् भन्ने एउटा चाहिँ हेतुले यसलाई चाहिँ हामीले चाहिँ यो कोष वृद्धि गर्नका लागि एउटा माइनेटिङ बनाइयो अनि त्यसमा चाहिँ जो कोहीले पनि यसमा जम्मा गरी अनि त्यसलाई चाहिँ वृद्धि गरेर अनि जुनसुकै उसमा पनि काममा लिन सकियोस् भनेर एउटा चाहिँ खुल्ला चाहिँ त्यो कोष चाहिँ स्थापना गर्यो हामीले पहिले हामीलाई उजेल खबरबाट घोषणा गर्नुभएको थियो हामीले त्यो उजेल खबरमा त्यहाँको समस्या राखेपछि त्यो भवन पनि बन्नका लागि धेरै ठाउँबाट सहयोगको घोषणा भइसकेको छ र हुँदैछ र यसका लागि धेरै धेरै धन्यवाद छ यहाँलाई तपाईँले यो मिडियालाई चाहिँ एकदम धन्यवाद दिन्छु साथमा प्रेम सुनाएर तपाईँले जो यो एउटा चाहिँ यहाँको खबरहरू पुऱ्याउनु भयो त्यस माध्यमबाट आज चाहिँ यो कहिले नआएको ठाउँमा हामी चाहिँ यहाँ आएर आज उहाँहरूसँग बस्दा एकदम राम्रो चाहिँ यहाँको एउटा चाहिँ अनुभूति लिएँ मैले उहाँहरूबाट धेरै सिक्ने मौका पाएँ र यो हामीसँग पुऱ्याइदिनु भएकोमा तपाईँलाई पनि धेरै धन्यवाद दिँदै र निरन्तर राखिदिनु हुन म अनुरोध गर्दै हस् त अहिले बिदा हुँ हस् त आजलाई बिदा हुन चाहन्छु धन्यवाद हस् हेलो नमस्कार नमस्कार हजुर सर्वप्रथम आफ्नो परिचय बताइदिनुहोस् नमस्कार म हरि थापा छेत्री मेरो घर अरखाँची जिल्ला अर्घाटो छ तिलुका हाल इन्डियाबाट हजुर तपाईँले यो अरखाँचीको मरेङ गाविस वडा नम्बर नौका क्यान्सर पीडित बालक सन्दीप सेजवालको उपचारका लागि सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो के कति सहयोग गर्दै हुनुहुन्छ कोकोले हजुर सर म भन्दैछु सर्वप्रथम त हजुरको खबर सञ्चालक प्रेम नमस्कार हजुरको खबर सुनेर बस्नुहुने सम्पूर्णमा मेरो साइन अनुसारको दर्शन नमस्कार शुभ सम्झनाको कामना गर्दछु हजुरको खबर दुई सौ भारत अरखाँची जिल्लाको मरेन नौ सन्दीप सेजवाल ब्लड क्यान्सर भएको सुन्दा कुनै पीडित बालक र उनैको आमा को थियो किनौना खबरबाट खबरबाट सुन्दा हामीलाई निकै दुःख लागेको हुँदा पाल्पा अराहाटी र गुल्मीका हामी केही साथीहरूले आफ्नो गाँस र गोदी खर्चबाट बचाएर सहयोग गर्ने विचारले गर्दा हामीले एक आपसमा सरसल्लाह गरी सहयोग गर्नको लागि अर्घाटो तिलुवा परिवार पेजबाट पोस्ट गरेका थियौँ यसमा हामी पाँचजनाले मात्र सानो सहयोग जम्मा गरेका छौँ नाम लिस्ट रकम यस प्रकार छ कमला कार्कीज्यूबाट पाँच हजार नेपाली पाल्पा जिल्ला पाल्पा नगरपालिका तेह्र ढुङ्गा खानी घर भई हाल दुबईमा राज थापा अभागीज्यूबाट पच्चिस सौ नेपाली गुल्मी जिल्ला गौडाकोट पुर्खे घरमै हाल साउदी अरबिया विष्णुकला कार्कीज्यूबाट पाँच हजार नेपाली गुल्मी जिल्ला सिमिचौर गाविस घर भई हाल दुवैमा हरिथापा छेत्री म स्वयं आफै पाँच हजार नेपाली अरहाँसी अर्गातो छ तिलुका घर भई हाल इन्डिया हिमराज अधिकारी पाँच हजार नेपाली हराखाँची मरेन छ तिजा घर भई हाल इन्डिया जम्मा टोटल बाइस हजार पाँच सौ भएको छ त्यो रकम यहाँ जम्मा हुँदैछ ब्लड क्यान्सर पीडितको बुवासँग हामीले सम्पर्क गरिसकेका छौँ त्यो रकम अर्घातोष तिलुकाबाट हामीले उहाँलाई दिँदैछ हामीले आजभन्दा पहिला पनि धेरै ठाउँका साथीहरूले हामीले सहयोग गर्दै आएका छौँ र गर्दै पनि जानेछौँ ठिक होला नहोला त्यो हाम्रो सानो रकम र अरू साथीभाइहरूलाई पनि हराखाँची जिल्लाको त्यो मरेन गाविसको बच्चालाई आफूले जात काटेर भए पनि सौ रुपियाँ भए पनि जति भए पनि आफ्नो शक्ति अनुसार सहयोग गरिदिनु हुनेछ भन्ने व्यक्त गर्दछु हस्त धन्यवाद सेवा नै धर्म हो हस् धेरै धेरै धन्यवाद छ हरिजित यसभन्दा पहिला पनि धेरैलाई सहयोग गरिसक्नु भएको छ र आगामी दिनमा गर्दै जानुहोला र यी मरेङ गाविस वडा नम्बर नौका सन्दीप सेजवालको जीवन रक्षाका लागि सहयोग सबैतिर होस् भन्ने आग्रह गर्दै अहिले छुटिन चाहन्छु हस् धन्यवाद हस् नमस्कार अब सुनौ श्रीमान जेलमा यता श्रीमती आफ्नै जेठाजुसँग टाप कसेपछि नाबालकहरू बिचल्लीमा परेको सम्बन्धी खबर गुल्मीको बडगाउँ तिन दजाकोटका मिनबहादुर सर्तुङ्गे गत दुई वर्षदेखि पाकिस्तानको जेलमा हुनुहुन्छ भारतको रोजगारमा गएका सर्तुङ्गे माछा मार्ने काममा लाग्नु भएको थियो तर दुर्भाग्य त्यहाँ पुगेको दुई महिना नपुग्दै सरतुङ्गेलाई छिमेकी देश पाकिस्तानको प्रहरीले पक्राउ गरी जेल चलान गर्यो यता घरमा अर्को दुर्भाग्य पाकिस्तानको जेलबाट भाइलाई निकाल्नका लागि पहल गर्नुपर्ने दाजुले उहाँकी श्रीमतीलाई भगाएर लगे घरमा वृद्ध बाबु मात्रै भएपछि यति बेला उहाँ र उहाँका दाजुका नाबालक छोराहरू बिचल्लीमा परेका छन् यस सम्बन्धमा स्थानीयवासी अनिल सोर्तुङ्गेलाई टेलिफोन सम्पर्कमा ल्याई ती बालकहरूको बिचल्ली र ती जेठाजु बुहारीको विकृतिको सम्बन्धमा चर्चा गर्दैछौ सुनौ हेलो नमस्कार हजुर चाहिँ गुल्मीको बडगाउँ गाविस वडा नम्बर तिन दजाकोटबाट अनिल सोर्तुङ्गे भयो होइन त अनिलजी जुन तपाईँको छिमेकी मिनबहादुर सर्तुङ्गेजी अहिले पाकिस्तानको जेलमा हुनुहुन्छ होइन त दुई वर्षदेखि र यता दुर्भाग्यपूर्ण कुरा आफ्नै जेठाजुले चाहिँ नि उहाँकी श्रीमतीलाई भगाएर चाहिँ लगेपछि त्यहाँ रहेका दुई बालबच्चा चाहिँ बिचल्ली छ घरमा कोही छैनन् एकजना बुढा बाजे भन्दा बाहेक अरू कोही छैनन् एकदम बिचल्ली छ भनेर स्थानीयवासीले भन्नुभयो र तपाईँले पनि जानकारी गराउनु भयो यसबारे बताइदिनुहोस् न त्यहाँ के के भएको हजुर दुईवै छोरा दुईवै छोरा मध्ये कान्छो छोरा इन्डियाको ड्यु भन्ने ठाउँमा नोकरी गर्न गएको हजुर उसको त्यहाँ नोकरीको सिलसिलामा त्यो माछा मार्ने काममा ऊ पक्राउ भएर पाकिस्तान गएको अहिले दुई वर्ष भयो पाकिस्तानको जेलमै हो हजुर पाकिस्तानको जेलमै छ भन्ने कुरा थाहा पाइएको छ त्यही त के हामीलाई पनि भारतबाट सन्तबहादुर नेपालीले मिनबहादुर सरतुङ्गी चाहिँ दुई वर्षदेखि पाकिस्तानको जेलमा छन् होइन तिनलाई निकाल्नका लागि केही प्रक्रिया अगाडि बढाउन सकिएन के गर्नु पर्ला भनेर सोध्नु भएको थियो कि त्यही भएर हामीले तपाईँलाई सम्पर्क गरेका हौ कि हजुर त्यही नै हो उहाँ तिथि त पठाएको थियो अरे अब तिथि आधारमा निकाल्ने त्यो कसैलाई जानकारी पनि भएन ऊ दुई वर्षदेखि उतै छ यहाँ उसको श्रीमतीलाई आफ्नै दाजु बोम्बा सर्तुङीले भगाएर लिएर गयो कहाँ लगेर गए खाला भन्ने ठाउँतिर छ भन्ने कुरो त सुनिन्छ आफूले त देखेको छैन जेठाजुका बालबच्चा कति थिए र उनका कति थिए जेठाजुका तिन भाइ थिए हजुर उसका मिनबहादुरका दुई भाइ हुन् दुई भाइ मध्ये र त्यो तिन भाइ पाँच भाइ मध्येमा तिन भाइ उहाँ लिएर गयो हजुर दुई भाइ कान्छाको एउटा जेठाको को एउटा गरेर दुईलाई यहाँ छन् हजुर यिनीहरूलाई अब पठन पाठनको लागि पनि कोही अब घरबाट यताउता गर्ने मान्छे पनि छैनन् एउटा बरु हजुरबा हुनुहुन्छ कति वर्षको हुनुहुन्छ उहाँसँग सम्पर्क गर्न सकिन्छ उहाँसँग सम्पर्क गर्न सकिन्छ लगभग उहाँ त सत्तरदेखि मात्र पुगिसक्नु भयो उहाँको श्रीमती हुनुहुन्न श्रीमती हुनुहुन्न उहाँ एक्लै हुनुहुन्छ बुढो मान्छे काम गरेर खान सक्ने अवस्था छैन होइन हजुर हजुर त्यसो भए दिनुहोस् न मनबहादुर सर्तुङ्गीजीलाई दिनुहोस् न हजुर हेलो नमस्कार तपाईँको छोरा मिनबहादुर सोर्तुङ्गे चाहिँ पाकिस्तानको जेलमा हुनुहुन्छ यता उहाँकी श्रीमतीलाई तपाईँका जेठा छोराले भगाएर लगेपछि त्यहाँ दुई बालबच्चाको बिचल्ली छ तपाईँको पनि बिचल्ली छ भन्ने सुनिएको छ के हो हजुर अब के अब मलाई तपाईँको छोरालाई निकाल्नका लागि केही पहल पनि गर्ने अवस्था छैन तपाईँको त्यसो भाइ छैन छैन उनी नेताहरूलाई भन्नुभएको छैन छोरो निकाल्नका लागि केही पहल गरिदिनुहोस् भनेर भन्नुभएको छैन अनि तपाईँको जेठा छोराले बुहारी भगाएर लगेको कहिले हो गएको जेठामा हो त्यसपछि सम्पर्कमा आएका छैनन् तपाईँका ती दुईटा नातिहरूलाई खानापिना दिने अवस्था पढाउन सक्ने अवस्था छैन तपाईँसँग कति वर्षका भए नातिहरू तिन चार वर्षका बालकहरूलाई छोडेर चाहिँ जेठाजु बुहारीहरू चाहिँ हिँडे अनि तपाईँको जेठा छोराको श्रीमती थिएनन् र बुहारी भगाएर लगाएपछि पहिला गएको हो अहिले तपाईँले पानी खान दिने मान्छे पनि छैनन् निकै दुःख पाउनु भएछ एकचोटि दिनुहोस् न ती बालकहरूलाई हेलो बाबु नमस्कार अनि सुन न तिम्रो नाम के हो सुभाष हो तिमीले निकै दुःख पाछौ हजुर बाबु म प्रेम सुनार हो अनि तिमीले निकै दुःख पाछौ के भन्न मन लाग्छ मम्मीलाई किन किन लाग्दैन के भन्ने मन हजुर सबै छोडेर गए पढ्न जान सक्दिनौ अब हजुरबाले दिनुहुन्छ तिमीलाई खाना तिमी हजुरबाको काखमा सुत्छौ कहिलेकाहीँ मम्मीको सम्झना आउँदैन त्यसो भए के भन्न चाहन्छौ सबैसँग तिमीलाई पढ्नका लागि खर्च छैन होला सबैसँग सहयोगका लागि के भन्न चाहन्छौ भन त हजुर तिम्रो बाबालाई जेलबाट निकाल्न भनेका हौ बाबालाई तिमीले देखि छैन होला सानैमा दुई वर्षको छ हिँड्नु भएको अरे बाबा होइन देखेका हौ बाबालाई बाबु तिम्रो भाइलाई देऊ त नमस्कार बाबु कति वर्षको भयो तिमी के नाम हो तिम्रो सुमन हो अनि तिमीलाई छोडेर जाने मम्मीलाई के भन्न चाहन्छौ किन तिमीलाई एक्लै बनाएर गयो अनि तिमीलाई स्कुल जान मन लाग्दो होला होइन सबैका छोराछोरी स्कुल जान्छन् तिमीलाई कस्तो लाग्छ स्कुल जान मन लाग्छ अनि तिम्रो बुवा त जेलमा हुनुहुन्छ अरे होइन तिम्रो अब हजुरबाले पनि काम गरेर पाल्न सक्नुहुन्न कान्छा बाबा हो ए कान्छा बाबा हो ए तिम्रो कान्छा बाबा हो अनि कान्छा बाबा जेलमा यता चाहिँ तिम्रो कान्छी आमा चाहिँ तिम्रो बुवासँग दोस्रो विवाह गरेर गएछ होइन त अनि तिम्रो मम्मी कहाँ जानुभयो कहाँ के भन्न चाहन्छौ केही खर्च छैन तिमीहरूलाई स्याहार गर्ने पनि कोही छैन कसले कपडा धोइदिन्छ कसले खाना खुवाउँछ हजुरबुवाले सक्नुहुन्न तिमीहरू त एकदमै दुःख पायो है सबैसँग सहयोगका लागि के भन्न चाहन्छु बाबु हजुर हजुर बाबु आज के खायौ तिमीले खाना ल है बाबु अब तिम्रो अङ्कललाई देऊ त फोन अनिलजी जुन रहेछ होइन अब आफ्नै चाहिँ जेठाजुसँग गएपछि उनका छोराले पनि दुःख पाए उता उनका जेठाजुका छोराले पनि दुःख पाए एकदमै अवस्था चाहिँ निकै दर्दनाक रहेछ है स्थानीय तहमा कहीँ सहयोग जुटाउने कोसिस गर्नु भएको छैन तपाईँहरूले एउटा सानो सहयोग मात्रै उठाइदिनु दुई दुई हजार हजुर त्यसपछि हामी अब कहाँ जाने त के गरेर जाने त भन्ने कुरा पनि थाहा नभएर हामीले हजुरलाई यसो सम्पर्क गरेका थियौँ हजुर अरू अब त्यो जेठो जोरा त त्यस्तो बैमान जोडिहाल्यो अब यहाँ रहेका तिमी बालबच्चाहरूको लागि पठन पाठनको लागि अब यताउता अब एउटा वृद्धले के गर्नु सक्नुहुन्छ र अनि मिनु उहाँको नाम मिनु हो यहाँ मिनुहरू छ उहाँ नाम अलग अलग भइरहेको छ हजुर केही कारणले हो कि ऊ निस्किन पनि नपाएको हाम्रो सुझाव के छ भने तपाईँहरू सदरमुकाम तमगासमा आउनुहोस् हामीले पाकिस्तानको एम्बेसीसँग तपाईँहरूलाई जोड्ने कोसिस गर्नेछौँ केही सुझावहरू पनि दिनेछौँ उहाँलाई मुक्त गर्नका लागि दूतावास मार्फत यी कुराहरू हुनेछन् त्यो बाहेक हामीले अहिले चाहिँ ती बिचल्लीमा परेका बालकहरूको उद्धारका लागि हामीले यो कुरा उठान गरेका हौँ होइन कति नैतिकता गिर्दो रहेछ हेर्नुहोस् त आफ्नै जेठाजु आफ्नै भाइ बुहारी नभन्ने साह्रै नराम्रो घटना घट्यो अब घटना घट्यो केही बालबच्चाको बिजली चाहिँ हामी देख्न सकिएन अझ त्यही भएर हामीले यही केही हिँडको उद्धार हुन्छ कि भनेर यो उसमा चाहिँ जानकारी गराउनु खोजेको हजुरहरूले अब ठुलो सहयोग पुऱ्याइदिनुहुन्छ कि भन्ने आशा छ यो हुने श्रोताले ती बालकहरूको उद्धारका लागि केही सहयोग गर्नुहुनेछ भन्ने हामी आशा राख्दछौँ र सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर चाहिँ बताइदिनुहोस् न मेरो मोबाइल नम्बर अन्ठानब्बे चार त्रिहत्तर हजुर अडतिस जिरो अठार फेरि एकचोटि भनिदिनुहोस् हजुर हस् त यदि सहयोग गर्न चाहनुभयो भने यस नम्बरमा सम्पर्क गरेर ती बालकहरूको उद्धार गरिदिनु होला भन्दै अन्त्यमा के भन्न चाहनुहुन्छ हुन्छ मेरो मोबाइल नम्बरमा सम्पर्क राखेर आउनु होला तपाईँलाई थाहा छ मेरो नम्बर भन्दै अहिले छुट्टिन चाहन्छु है त हस् सुनिहाल्नुभयो श्रोता समाजको यो विकृति मान्छेको नैतिकता गिरेपछि आफ्नै जेठाजु आफ्नै भाइ भाइबुहारी नभन्नेहरू पनि हुँदा रहेछन् जबकि आफ्नो श्रीमान पाकिस्तानको जेलमा छन् भने यता श्रीमती विष्णु सर्तुङ्गे चाहिँ आफ्नै जेठाजु बमबहादुर सर्तुङ्गेसँग दोस्रो विवाह गरेर गएपछि ती बालकहरूको विचल्ली छ यस्तो विडम्बनाको कुरा श्रीमान जेलमा छँदा श्रीमती जेठाजुसँग पहिला जाने यस्तो प्रवृत्ति अन्यत्र नदोरियोस् भन्दै म यस गुल्मीको बडगाउँ गाविस वडा नम्बर तिन दजकोटको यो विकृति व्यक्तिलाई यही बिटमार्न चाहन्छु